मधुर लोक भाकाको बहार यो हो कार्यक्रम लोक झङ्कार हरेक दिन बिहान दस बजेको अर्पण समाचार पछि मात्र रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्समा सुन्न नभुल्नुहोला कार्यक्रम लोक झङ्कार अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम लोक झङ्कार नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोकझङ्कारको व्यवसायमा प्राविधिक कक्षमा हुनुहुन्छ राज र म चाहिँ तपाईँकी लोक सङ्गीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा सँगसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कारको व्यवसायलाई सुन्न सक्नुहुनेछ कार्यक्रम लोकझङ्कारको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजीसम्म उपस्थित हुन्छौँ मिठा मिठा लुकधुरी भाकाहरू लिएर र कार्यक्रम अर्पण कार्यक्रम लोकझङ्कारको व्यवसायमा हामी निकै नै रमाइला लोकदोहोरी भाकाहरू बजाउँछौँ कहिले पुराना भाकाहरू बजाउँछौँ भने कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ र आजको यो शनिबारे बसाइमा भने भर्खरै बजारमा आएका लुकदोरी भाकालाई कार्यक्रममा स्थान दिने जमुनको गरिराखेका छौँ मिठा मिठा लुकदोरी भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस हामी गर्नेछौँ र कार्यक्रमको सुरुवातमा एउटा मिठो लोकदोरी भाका राख्न चाहन्छु पूर्णकला विश्व अनि रामजी खाँडको सुमधुर आवाजमा सजिएको लोक भाका मेरो मन दुख मेरो मुख देख्न पाउँदैन कि कतै भन्ने निकै नै रमाइलो लोकदोरी भाका अब क्रममा तपाईँको लागि छु म मेरो मुख देख्न आउँदिनौ कहाँ छौ कता छौ बेसी यो सन्देश सुनेर भेट्नलाई आउनु है त छिटे छिटो आकाशको बादलले त्यही जुन हेर्न खोज्छु म पागलले मेरो मुख देख्न पाउँदिनौ कतै हो कहाँ छौ ए कता छौ यो सन्देश सुनेर भेट्नलाई आउनु है त छिटै कहाँ छौ छौ यो सन्देश सुनेर भेट्नलाई आउनु है त छिटै कि देख्न पाउँदैनौ कि कतै निकै नै मर्मस्पर्शी लोक भाका थियो पूर्णकला विषी अनि रामजी खाँडको सुमधुर आवाजमा सजिएको यो लोकभाका हामीले कार्यक्रम लोकझङ्कारको व्यवसायमा राखिसकेका छौँ तपाईँले सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुलो पाँच निगासमा कार्यक्रम लोकझङ्कारको व्यवसाय कार्यक्रम लोकझङ्कारको आजको व्यवसायमा भने निकै नै रमाइला लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ मिठा मिठा लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गरिराखेका छौँ र ढिला नगरिकन फेरि अर्को भाकालाई कार्यक्रममा स्थान दिने बेला भएको छ विष्णु माझी अनि आउस रिला आयुष परिवारको सुमधुर आवाजमा सजिएको लोक भाका धन्यवाद छ यो निष्ठुरी भन्ने लोक भाका अब तपाईँको लागि 马车一排开。 सँग हारेको मान्छेलाई भन्ने बाछा नि छोरी मलाई छोरी जाने तिम्रै झल्को सम्झना पल्ट तडपी तडपी रोनेको छ म चाहिँ भागे बानी हारेको मान्छे तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्रो छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग फोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष धातु रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरौँ लाग्ने सिलिङ रोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका जिप्सन बोर्ड सिलिङ वाल पुटिङ कर्निस बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फोर फाइटर अमरनाथ करिमिया मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न तिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी नगर चितवन टाढी मनोरञ्जन केन्द्र सबै मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा चिल्ड्रेन पार्क म्युजिकल सावर डान्स रेस्टुरेन्ट साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एकसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस वेबसाइट डब्लु डब्लु डब्लु डट एचएमके चितौन डट कम मनोरञ्जन केन्द्र हाम्रो ठाउँमा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 छ्यालिस चार सय पाँच साथै फ्री होम डेलिभरीको पनि व्यवस्था छ टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा बेटर पावर बेटर माइलेज बेटर इन्जिन बेटर ब्रेकिङ र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको डबल डिस्क बाइक अपाची आरटिआर वान एटी सिसी 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा Star City 110cc र स्कुटी Pep Plus पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र चोक टाढी चितवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी सातानको विश्रामपछिको समयमा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको व्यवसाय सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थोल पाँच मेगा सँगसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुन्न सक्नुहुनेछ कार्यक्रम लोकझङ्कारको आजको व्यवसायमा भने भर्खरै बजारमा आएका लोकदोरी भाकालाई हामी कार्यक्रममा स्थान दिइराखेका छौँ र ढिला नगरिकन फेरि पनि एउटा मिठो लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिने बेला भएको छ प्रकाश कटुवाल र सम्झना लामिछाने मगरको यरक्सीको गन्ध भन्ने निकै नै रमाइलो लोकदोरी भएका अवक्रममा तपाईँको लागि बजाँदै बेग्लैछ दुध घिउ खानु नराम्रो बनाउने मलाई भने खाउ खाउ झै बनाउने यो रक्सीको गन्ध जति खायो झन् मिठो यो रक्सीको गन्ध रक्सी खाएको मजा नै बेग्लै छ दुध घिउ खानु भन्दा जति खायो झन् मिठो यो रक्सीको गन्ध रक्सी खाएको रक्सीको गन्ध प्रकाश कटुवाल अनि सम्झना छने मगरको निकै नै रमाइलो लोकदोरी भएका थियो कार्यक्रम कार्यक्रम लोक के व्यवसायमा हामीले आज राखिसकेका छौँ कार्यक्रम लोकझङ्कारको व्यवसायमा यस्तै मिठा मिठा लोकदोरी भाकालाई स्थान दिँदा दिँदै आजको कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ यतिन्जेलसम्म रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक कक्षका मित्र राजलाई विशेष आभार प्रकट भन्दै सोच्छु कहिले कहिले प्रदीप त्रिपाठी र पूजा गुरुङको सुमधुर आवाजलाई पृष्ठभूमिमा अगाडि बढाउँदै तपाईँकै लोकसङ्गीतको सहयात्री म दिवस मगर पनि हुन्छु नमस्कार दुलैले सकेसम्म राम्रैले दुलैले सोच्छु कहिले कहिले ऐनामा हेरेर सोच्छु कहिले कहिले नराम्री हेर्दिन राम्राले हेर्दैन कस्तो खेती पाउने हो जिन्दगीमा मैले दुलैले दुलैले सकेसम्म राम्रैले दुलैले सोच्छु कहिले कहिले छैन म हेरेर सोध्छु कहिले कहिले नराम्री हेर्दिन राम्राले हेर्दैनन् कस्तो त्यति पानी हो जिन्दगीमा सोध्छु कहिले कहिले ऐनामा हेरेर सोध्छु कहिले कहिले नराम्री गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हात जोडी तथा नशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान दस बजे शहीद गङ्गालालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनुभयो भएका नेपालकै प्राप्त वरिष्ठ रोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण हुनुको साथै एसओजी मुटुको भिडियो एक्सरे इको कार्डियोग्राफी भिडियो एक्सरे सेवाका साथै नियमित रूपमा जनरल फिजिसियन तथा आँखा परीक्षण सेवा उपलब्ध छ सम्पर्क ओम साईराम अस्पताल रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छप्पन्न पाँच एकसठी नौ सय छैसठी पाँच एकसठी आठ सय छैसठी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 मेरो आफ्नै शान छ मेरो आफ्नै स्टाइल छ मेरो छुट्टै पर्फर्मेन्स छ किनकि मसँग आशीर्वाद अटोमोबाइल्स प्रालीबाट खरिद गरेको बाइक छ मेरो विश्वास मेरो सहारा आशीर्वाद अटोमोबाइल्स प्राली दुई सय सिसी एनएस तथा दुई सय बिस का पल्सर बाइकहरू विश्वमै सर्वाधिक बिक्री हुने पिकअप र माइलेज राम्रो भएको एक सय पच्चिस र एक सय पचास सिसीको डिस्कभर बाइक एक सय सिसीको प्लाटिना बाइकहरू पाइन्छ साथमा फाइनान्स सुविधा एक्सचेन्ज अफर जिनियन स्पेयर पार्ट तथा दक्ष र अनुभवी मेकानिकद्वारा सर्भिसको सुविधा बजाज कम्पनीको बाइकको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स प्राली खैरनी चार मगनी चोक पर्सा फोन नम्बर शून्य छप्पन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र शून्य बत्तिस कसरी आयो प्रभु नेपालमा लोड सेडिङ बढ्यो चाहिँ छमछम गरेर हिँड्दै हिँड्दै यहाँ पो आइपुगेको छ भने प्रभु ऊ <laughs> जैनपुर एक बहिरा चोकमा रहेको रि स्टोर सन सोलर एन्ड सप्लायर्सबाट सोलर बत्ती जोडेर घर उज्यालो बनाऊ जाऊ आफ्नै ठाउँमा फर्केर जाऊ <laughs> सोलर वाटर हिटर सोलर बत्ती सेट इन्भर्टर सोलर ब्याट्री पाइनुका साथै मर्मत पनि गरिन्छ तथा हामी कहाँ डिसोम पनि उपलब्ध छ सम्पर्क रिस्टोर सन सोलर एन्ड सप्लायर्स चैनपुर एक बहिरा चोक चितवन प्रोपराइटर किरण तिवारी मोबाइल अन्ठानब्बे चार पचास बयानब्बे चार सय चौरानब्बे फोन नम्बर शून्य छपन्न छ बयानब्बे सात सय पाँच अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ टिभी डिप फ्रिज वासिङ मेसिन भ्याकुम क्लिनर पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम रनपा चौरा चोक चितवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय चौन्न विज्ञापनमा होइन गुणस्तरमा ध्यान दिउँ शिवशक्ति कङ्क्रिटलाई सधैँ सम्झ्यौँ सधैँ सम्झ्यौँ हजुर ब्लक रिङ पोल पिल्लर डिजाइन डिजाइनका थ्री पिस रेलिङ साइज साइजका आकर्षक मूर्ति लगायत विभिन्न किसिमका सिमेन्ट सामग्रीहरू चाहिएमा हामीलाई सम्झनुहोस् पुनश्च एकै दिनमा तयार गरिने सिमेन्ट खाबोको घर गोठ र कुखुराको खोरहरू छिटो छरितो र ग्यारेन्टीका साथ तयार पनि गरिन्छ सम्पर्क शिवशक्ति कङ्क्रिट उद्योग रत्नगर तिन बेल्सी हाइवेसँगै प्रोप्राइटर अर्जुन पुरी मोबाइल अन्ठानब्बे चार पचास छप्पन्न चार सय चौध अब तपाईँ हाम्रै बजार बकुलहरमा सर्व सुविधा सम्पन्न केएन प्लाजा केएन प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि सुसेन्टर फेन्सी इलेक्ट्रोनिक्स कस्मेटिक ड्राई क्लिनर्स साइकल स्टोर होटल बुटिक कुर्ता साडी गिफ्ट आइटम पूजा सामग्री लेडिज टेलर्स बेबी साइकल वाकर झोलुङ्गो लगायत अन्य पसलहरू केयन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ सुरक्षाको राम्रो प्रबन्ध प्राप्त पार्किङ दस फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न कियान प्लाजा रत्नगराट बकुल्लर प्रोपाइटर राज श्रेष्ठ मोबाइल नम्बर अन्ठानब्बे चार सय पचास अस्सी पाँच सय बहत्तर र अन्ठानब्बे चार सय पचास उनपचास दुई सय अस्सी साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ अर्पण टाइम चेक अहिले बिहानको एघार बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्नगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्जोनी तथा नशारोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोनी दुख्ने सुन्निने घोडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक वन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा बजार